पुगेको थियो दुई हजार सडसठी अडसठीको तुलनामा दुई हजार अडसठी उनासत्तरीमा एक सय चौसठीवटा मुद्दा बढी दर्ता भएका छन् त्यस्तै आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा मुद्दा सङ्ख्या छ सय तेइस रहेकोमा गत आर्थिक वर्षमा जम्मा एकाउन्नवटा मुद्दा बढेको छ गत आर्थिक वर्ष कुल छ सय चौरात्तरवटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ आर्थिक वर्ष दुई हजार अडसठी उनासत्तरीमा एक सय चौसठीवटा मुद्दा बढे पनि गत आर्थिक वर्षमा वृद्धि दर घटेर जम्मा एकाउन्न हुनुले जिल्लाको शान्ति सुव्यवस्था राम्रो भएको देखिन्छ प्रहरीमा दर्ता भएको मुद्दा अनुसार सबभन्दा बढी केही सार्वजनिक अपराध अन्तर्गतका एक मुद्दा रहेका छन् यसअघिका प्रहरी प्रमुख प्रहरी प्रेक्षक दीपक कुमार थापाले समाजमा शान्ति सुव्यवस्था खल बनाउने प्रयास गरेकालाई सम्झाइ बुझाइ गर्नुभन्दा सोझै सार्वजनिक मुद्दा चलाइदिने कारणले गर्दा पनि सार्वजनिक मुद्दा बढेको देखिन्छ यसैबीच जिल्लामा प्रहरी प्रमुखको हेरफेर भएको केही दिनमै प्रहरी नायब उपरीक्षक डिएसपीको पनि हेरफेर भएको छ यसअघिका डिएसपी अरूण पौडेल सरुवा भई काठमाडौँ जानु भएको छ उहाँको ठाउँमा डिएसपी सञ्जय राउत आउनु भएको छ डिएसपी राउत मिशन सके लगतै चितवन आउनु भएको हो त्यस्तै चितवन प्रहरी प्रमुखका रूपमा प्रहरी उपरीक्षक प्रधुन्न कार्की चितवन आइपुग्नु भएको छ कार्की सोमबार चितवन आइपुग्नु भएको हो यसअघि चितवन प्रहरी प्रमुख रहनुभएका प्रहरी उपरीक्षक दीपक कुमार थापा दङ्गा नियन्त्रण गण काठमाडौँ गइसक्नु भएको छ आज साउन पन्ध्र अर्थात् खिर खाने दिन आज देशभर खिर खारे पर्व मनाइँदैछ नेपाली संस्कृति अनुसार असारको पन्ध्र दहीचुरा खानु साउनको पन्ध्र खिर भन्ने भनाइ चलिआएको छ नेपाल कृषि प्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित रहेकाले कृषकले धान रोपेर काम सकेपछि खुसीमा खुसियाली स्वरूप खिर खाने परम्पराको विकास भएको संस्कृत वेदहरूको कथन छ साउन पन्ध्रमा खिर खाने परम्परा मध्यकालदेखि सुरुवात भएको बताइएको छ देशभरमा बाघको सङ्ख्या बढे पनि चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या घटेको छ पछिल्लो गणनाको तथ्याङ्कले निकुञ्जमा पाँचवटा बाघ घटेको देखाएको हो चौथो अन्तर्राष्ट्रिय बाघ दिवसका अवसरमा सोमबार सौरामा सार्वजनिक गरिएको तथ्याङ्कमा चितवन राष्ट्रिय निकुञ्जमा एक सय बिस बाघ रहेको देखिएको छ सन् दुई हजार नौमा गरेको बाघ गणनामा चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या एक सय पच्चिस रहेको थियो सन् दुई हजार नौको गणनापछि निकुञ्जमा बाघको संख्या बढाउने भन्दै संरक्षणको लागि विभिन्न प्रयासहरू हुँदै आएको भए पनि पहिलो गणनाले परिणाम उल्टो देखाएको छ पर्सा वन्यजन्तु आरक्षमा भने बाघको संख्या बढेको छ दुई हजार नौमा गरिएको गणनामा पर्सा वन्यजन्तु आरक्षमा चारवटा बाघ रहेकोमा अहिले बढेर सात पुगेको छ देशभर त्रिचालिसवटा बाघ बढेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक टीकाराम अधिकारीले जानकारी दिनुभयो सन् दुई हजार नौको गणनामा देशभर एक सय पचपन्नवटा बाघ रहेको र पहिलो तथ्याङ्कका अनुसार बाघको सङ्ख्या बढेर एक सय अन्ठानब्बे पुगेको उहाँले जानकारी दिनुभयो त्यसै गरी बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा पचास शुक्लाफाटा वन्यजन्तु आरक्ष र आसपासको क्षेत्रमा सत्र पर्सा वन्यजन्तु आरक्ष र आसपासको क्षेत्रमा सात र बाँकी राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा चार गरी नेपालभर वयस्क बाको संख्या एक सय अन्ठानब्बे पुगेको हो पछिल्लो गणनाअनुसार साना ठुला गरी नेपालमा एक सय त्रिसठीदेखि दुई सय पैँतिसवटासम्म बाघको सङ्ख्या भएको अनुमान गरिएको उपमहानिर्देशक अधिकारले जानकारी दिनुभयो त्यसै गरी सन् दुई हजार नौको गणनाले बर्दिया राष्ट्रिय निकुञ्जमा अठार शुक्लाफाटा वन्यजन्तु आरक्षमा चारवटा बाघ रहेको देखाएको थियो बाघ बढाउन आहार प्रजातिको सङ्ख्या बढाउन आवश्यक देखिएकोले आगामी दिनमा प्रजातिको संरक्षणलाई समेत ध्यान दिने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजङ कुमारले बताउनुभयो अन्य निकुञ्ज र वन्यजन्तु आरक्षणमा बाघको संख्या बढे पनि चिदौन बाघ घट्नुलाई संरक्षण कर्मीहरूले संरक्षण प्रक्रिया फितलो हुनुलाई प्रमुख कारण मानेका छन् चोरी सिकारीको बढ्दो चलखेल र गाउँमा पसेर हिंसक बाघलाई नियन्त्रणको नाममा मार्ने गरेकाले चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या घटेको हो बाघ गणनामा तीन करोड पचास लाख खर्च भएको जानकारी दिएको थियो तथ्याङ्क अनुसार यसअघि बाघ नदेखेको दाङ र कपिलवस्तुमा बाघ भएको पाइएको छ विश्वका तेह्र देशमा बाघ पाइन्छ मधेसी जनअधिकार फोरम गणतान्त्रिकका महासचिव शशि कपूर मियाले माओवादी र एमाले उस्काउने जिस्काउने गरेकाले असन्तुष्ट दलहरू चुनाव बहिष्कारमा लागेको आरोप लगाउनु भएको छ जिल्ला कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता मियाले सबै दलको सहमति बिना गरिने चुनावले सार्थक संविधान बन्न नसक्ने बताउनु भएको छ उहाँले चुनावको बहिष्कारमा रहेका दलहरूलाई सहमतिमा नल्याई चुनाव गर्न नहुने बताउनुभयो नेता महतोले सहमति हुन्छ भने चुनावको मिति सार्न ठुला दलहरू तयार हुनुपर्ने तर्क राख्नुभयो नेता मियाले देशको अहिलेको निकास भनेको चुनाव भएकाले चुनावी वातावरण बनाउन सबै दलले आफ्नो दायित्व ठान्नुपर्ने बताउनुभयो यसैबीच आगामी मङ्सिर चार गति हुने संविधान सभाको निर्वाचनलाई केन्द्रित गरी मधेसी दलको पहिचान कायम गर्ने उद्देश्यले चितवनमा मधेसी जनाधिकार फोरम गणतान्त्रिकको जिल्ला कार्यसमिति विक्रम गुरुङको अध्यक्षतामा गठन भएको छ समितिको उपाध्यक्षमा राज खत्री सचिवमा विशाल अधिकारी सहसचिवमा सन्तोष परियार कोषाध्यक्षमा उर्मिला सुनार रहनु भएको छ सदस्यहरूमा हरि साई ठकुरी कर्ण परियार राजु गुरुङ अनिल गुरुङ राजु सुनार सञ्जय परियार अजय तामाङ राजकुमार विक धनबहादुर परियार क्रिस्टिना धिताल भगवती कुमार प्रमिला चौधरी रमेश पण्डित लगायत हुनुहुन्छ घर भाडामा लगाउने स्पष्ट कानुन नहुँदा घरबेटी र बहालवाला बीच विवाद बढ्ने गरेको सोमबार भरतपुरमा आयोजित कार्यक्रमका वक्ताहरूले बताएका छन् नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनको दोस्रो साधारण सभामा बोल्ने वक्ताहरूले घरबेटी र बहालवाला बीच सम्बन्ध सुधारका लागि घर भाडामा लगाउने सम्बन्धमा स्पष्ट कानुन हुनुपर्नेमा जोड दिएका थिए कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डाक्टर तिलचन्द्र भट्टराईले समस्या समाधानका लागि घर भाडामा लिँदा वा दिँदा घर भाडाको मूल्य वृद्धि दर र समयावधिका बारेमा सम्झौता अनिवार्य रहेको बताउनु भएको छ उहाँले अहिले बढ्दै गएको सलामी प्रथाले घरबेटी र बालवाला बीचको सम्बन्ध टाढा भएको बताउँदै सलामी प्रथा अन्त्य गर्न सुझाव दिनुभयो कार्यक्रममा आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख प्रेमप्रसाद शर्माले घर भाडामा लगाउने सम्बन्धमा करार ऐन भएको र त्यसलाई समय सापेक्ष सुधार हुनुपर्ने जरुरी औल्याउनुभयो मञ्चका केन्द्रीय अध्यक्ष हेमराज पौडेलले घरबेटीको तानासाई प्रविधिका कारण बहार बहालवाला पीडित रहेको आरोप लगाउनु भयो अस्पताल प्रशासनले आफ्ना मागहरू पूरा नगरेको भन्दै भरतपुर अस्पतालमा कार्यरत मजदुरहरूले आन्दोलनको घोषणा गरेका छन् मागका विषयमा अस्पताल प्रशासनसँग पटक पटक वार्ता भए पनि सहमतिमा नपुगेको भन्दै मजदुरहरूले दस दिने आन्दोलनको घोषणा गरेका हुन् नेपाल सरकारले वृद्धि गरेको न्यूनतम तलब पाउनुपर्ने अस्पतालमा ठेकेदारी प्रथा अन्त्य हुनुपर्ने दसैँ भत्ता दिनुपर्ने ओभरटाइमको व्यवस्था गरिनुपर्ने बिमाको व्यवस्था गर्नुपर्ने सञ्चयकोषको व्यवस्था गर्नुपर्ने लगायत चौध बधे माग राखेका छन् मागका विषयमा धेरै पटक प्रशासनसँग कुराकानी भए पनि न्यून तलबमा काम गर्नुपर्ने र अन्य सेवा सुविधाबाट वञ्चित भएको भन्दै उनीहरूले गुनासो गरेका छन् अखिल नेपाल स्वास्थ्य श्रमिक सङ्घ अखिल नेपाल सेक्युरिटी मजदुर सङ्घले संयुक्त रूपमा अस्पताल परिसरमा सोमबार पत्रकार सम्मेलन गरी आन्दोलनबारे जानकारी गराएको हो छ वर्षदेखि अस्पतालका विभिन्न पदमा काम गरिरहेका अडचालिसजना मजदुरहरूले अस्पताल प्रशासनसँग जायज माग राखेको जनाएका छन् अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट र व्यवस्थापन समिति समक्ष मौखिक र लिखित रूपमा मागहरू राख्दा समेत सुनवाई नगरेकाले आन्दोलनको घोषणा गर्नु परेको अखिल नेपाल ट्रेड युनियन महासङ्घ चितवनका उपाध्यक्ष सुमित्रा भुजेलले जानकारी दिनुभयो भरतपुर नगरपालिका कार्यालयले सरसफाई भनेर तोक्न लागेको शुल्कका विषयमा नगरवासी बीच नै द्वन्दको स्थिति देखा परेको छ फोहोर उठाउनका लागि प्रत्येक घरधुरीबाट निषिद्ध रकम लिने तयारी गरेपछि केही टोलवासीले विरोध जनाएका छन् भने केहीले समर्थन जनाएका छन् सरसफाई भनेर लिन लागेको शुल्क खारेजीको माग गर्दा नगरका केही टोलवासीले सङ्घर्ष समिति गठन गरी आन्दोलनमा उत्रेका छन् उनीहरूले सङ्घर्षको पहिलो दिन सोमबार भरतपुर नगरपालिकाको गेटमा बिहान दुई घण्टा तालाबन्दी गरेका छन् सङ्घर्ष समितिको अगुवाईमा बिहान नौ बजेदेखि एघार बजेसम्म गेटमा तालाबन्दी गरिएको हो उनीहरूले सरसफाई शुल्क कार्यजी र खानेपानी व्यवस्थापन बोर्डले बढाउन लागेको शुल्कको विरोध गरेका हुन् समितिले आन्दोलनका क्रममा गरेको तालाबन्दीको नगर स्तरीय टोल सुधार समितिले भने विरोध जनाएको छ फोहोर मैला व्यवस्थापनको विषयमा नगर तथा वडा स्तरीय टोल विकास संस्था नगरपालिका र राजनैतिक दलहरूबीच छलफल भइरहेको बेला तोकेको समयभन्दा अगाडि गेट बन्द गरेको भन्दै विरोध जनाइएको हो सङ्घर्ष समितिले दस बजे बन्द गर्ने भने पनि नौ बजेदेखि नै तालाबन्दी गरेको भन्दै समन्वय समितिले विरोध जनाएको हो संघीय समाजवादी पार्टी नेपाल चितवनले पाँच बजे शर्तसहित जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रपति डाक्टर रामप्रण यादव समक्ष ज्ञापन पत्र बुझाएको छ पार्टीका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य गणेश गिरीद्वारा जारी गरेको विज्ञप्तिमा चार दलको संयन्त्र खारेजी एघार बजे र पच्चिस बजे सम्मति कार्यजी गत संविधान सभामा गरेको सीट संख्या अनुपात र प्रतिनिधि सम्बन्धी व्यवस्था गर्न विदेशमा रहेका नेपालीलाई मतदान गर्ने व्यवस्था गर्न लगायतका शर्त राखी ज्ञापन बुझाएको उल्लेख छ पार्टीले सर्वदलीय राजनैतिक सम्मेलनको आयोजना गर्न आन्दोलनरत दलसँग सहमति गरी निर्वाचनमा जान पनि माग गरेको छ अहिले देशमा अग्रगमन र प्रतिगमन बीच द्वन्द चलिरहेको भन्दै आफूहरूले राखेको मागहरू पूरा नभएसम्म थप आन्दोलनका कार्यक्रम अगाडि बढाइने पार्टीले चेतावनी समेत दिएको विज्ञप्तिमा उल्लेख छ चितवनको पहाडी गाविस कविलासको आयोजनामा सोमबार आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीको कार्यक्रमहरू र बजेटको वार्षिक समीक्षा तथा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ गाविस सचिव प्रधुन कुमार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जिल्ला विकास समिति चितवनका सूचना अधिकृत बलाम लोइटेल रहनु भएको थियो कार्यक्रममा गाविसभित्रका सम्पूर्ण राजनैतिक पार्टीका प्रतिनिधि विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको ले कार्यक्रममा गत वर्षको विनियोजित बजेटको सकारात्मक र नकारात्मक पक्षको बारेमा आफ्नो भनाई राखेका थिए नसा मनोरोग र क्षारीरोग विज्ञ डाक्टर सीपी सेडाले मनोरोगीहरूको मनोवैज्ञानिक उपचारमा राम्रा पुस्तक सहयोगी हुने बताउनु भएको छ पत्रकार मणि पौडेलद्वारा लिखित पुस्तक समय सन्दर्भबारे नयाँ अवधारणा प्रस्तुत गर्दै डाक्टर सेडाले यो पुस्तक मनोरोगी बन्ने खतरामा रहेका व्यक्तिले अध्ययन गरेमा डिप्रेसन लगायतका रोगबाट बच्न सक्ने बताउनु भयो राम्रा पुस्तकले निराशावादी मानिसमा आशा जगाउने र त्यही आशाले मनोरोगी